खान्छ जता साली त्यही मेरो धन जान्छ साली राम्री मेरै साली राम्री मेरै दिदीको भन्दा नि तिम्रै माया लाग्छ कटाकै मन खान्छ जता साली त्यही मेरो धन जान्छ साली राम्री मेरै साली राम्री मेरै दिदीको भन्दा नि तिम्रै माया लाग्छ धेरै साली राम्री नेपालीसँगै मन लाग्छ गफ गर्न लुकी चोरी चाहन्छु लभ गर्न साली राम्री मेरो साली राम्री मेरो दिदीको भन्दा नि तिम्रै माया लाग्छ मन लाग्छ गफ गर्न लुकी चोरी चाहन्छु लभ गर्न साली राम्री मेरो साली राम्री मेरो दिदीको भन्दा नि

पर्दैन साली भए फाकाउनु पर्दैन साली राम्री मेरै साली राम्री मेरै दिदीको भन्दा नि तिम्रै माया लाचाथेर पकाउनु पर्दैन साली भए फाकाउनु पर्दैन साली राम्री मेरै साली राम्री साली राम्री मेरै साली राम्री मेरै दिदीको भन्दा नि तिम्रै माया लाग्छ धेर होइन र मेरो माया तिमीलाई छैन र साली राम्री